अर्पणका लागि सुनो हजुर रेडियो अर्पण सुनो हजुर यस अर्पण साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै का साथ आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ बिक्रेता मल्टिलर्निङ एकाडेमी साइन्स र टेस्ट नदी मात्र र कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न एक सय अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउनको तेस्रो हप्ता नेपाल आउनुहुने भएको छ दुई देशबीच वृहत छलफल र नेपालसँगको सम्बन्ध विस्तारका लागि मोदी अगस्तको पहिलो हप्ता नेपाल आउन लाग्नु भएको भारतको पत्रिका दि टेलिग्राफले जनाएको छ पहिलो रोजाइमा भुटान र दोस्रोमा जापानको भ्रमण गर्न लाग्नुभएका मोदीले तेस्रो रोजाइमा भने नेपाललाई पार्नु भएको छ मोदीको भ्रमण टोलीमा विदेश मन्त्री सुषमा स्वराज राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव सुजाता सिंह सहित केही मन्त्री हुने सम्भावना रहेको समाचारमा जनाइएको छ मोदीको शपथ ग्रहणमा सहभागी हुन गएका बेला प्रधानमन्त्री सुशील कोइरालाले नेपाल भ्रमणको निम्तो दिनुभएको थियो सन् उन्नाइस पछि भारतका प्रधानमन्त्रीले नेपाल भ्रमण गर्न लागेको यो पहिलो पटक हो व्यवस्थापिका संसदमा पूर्व बजेटमाथि छलफल सुरु भएको छ अस्तिदेखि सुरु भएको छलफलमा आज पनि सभासदहरूले आफ्नो भनाइ राख्नेछन् संविधान सभा भवन नयाँ बानेश्वरमा दिउँसो तीन बजे बस्ने बैठकमा सभासदहरूले भनाइ राख्न लागेका हुन् आगामी आर्थिक वर्षको बजेट आउनु पूर्व त्यसको तयारीका क्रममा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा अर्थमन्त्री रामचरण महतले राख्नु भएको प्रस्तावमाथि छलफल सुरु भइसकेकाले आज यस विषयमा थप छलफल हुन लागे लागेको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभएको छ आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको बजेट ल्याउनु अघि संसदमा भएको छलफलका आधारमा बजेट आउने सरकारले जनाएको छ यसअघिको छलफलमा बोल्ने सभासदहरूले बजेट विकास र रोजगार केन्द्रित ल्याउन सरकारलाई सुझाव दिएका छन् हिजो पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेपाली कङ्ग्रेसका रामचन्द्र पौडेल एमाले सभासद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे लगायतले बजेटका विषयमा आफ्ना भनाइ राख्नुभयो यसैबीच आज व्यवस्थापिका संसद अन्तर्गत सार्वजनिक सुशासन लेखा समिति लगायत आधा दर्जन समितिका बैठक समितिको बैठक बस्ने पनि तयारी भएको संसद सचिवालयले जनाएको छ नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमाले भित्र केही व्यक्तिको सिन्डिकेट हाबी हुँदै गएको बताउनु भएको छ प्रेस चौतारी नेपाल उदयपुरले गाईघाटमा आज बिहान गरेको पत्रकार सम्मेलनमा नेता नेपालले भन्नुभयो पार्टीलाई नयाँ दिशा दिने र लाने भन्दा पनि अहिले गुटबन्दी गरेर कसैलाई पाखा लगाउन सिन्डिकेट बनाउने र गुटबन्दीको राजनीति सुरु भएको र यो पार्टीका लागि हानिकारक हो उहाँले भन्नुभयो पार्टीको आगामी नौ अधिवेशनमा आफूले अध्यक्ष पदमा एक कार्यकालका लागि उम्मेदवारी दिने र त्यसो हुन नसके दुई हजार छत्तिस साल पछिका युवा पुस्तालाई पार्टी हस्तान्तरण गर्न आफू तयार रहेको पनि नेता नेपालले बताउनु वर्तमान सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको पद बाँडफाँड राजनीतिक नियुक्तिमा नै अलमल भएको उहाँले आरोप पनि लगाउनु भएको छ तर संविधान निर्माण गर्ने कार्य भने निरन्तर अगाडि बढिरहेकाले माघ आठ गते संविधान जारी हुने मा विश्वस्त रहन पनि नेता नेपालले बताउनु भयो नेपालले ए माओवादीले पनि आफ्ना पुराना अडान छाड्दै आएका कारण पनि अब समयमा नै संविधान निर्माण हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ नेपाल भ्रमणमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री तथा नोबेल शान्ति पुरस्कार विजेता आङसाङ सुकीले आज गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ सुकीले मायादेवी मन्दिरमा पूजा अर्चना तथा प्रार्थना गर्नुभएको छ भने लुम्बिनीका विभिन्न विहारको पनि अवलोकन गर्नुभएको छ बिपी कोइरालाको शतवार्षिकी कार्यक्रम अन्तर्गत बिपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको प्रजा प्रजातान्त्रिक समाजवादको भविष्य विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई मुख्य वक्ताको रूपमा सुकीले हिजो नै सम्बोधन गरिसक्नु भएको छ उहाँले हिजो नै संविधान सभा व्यवस्थापिका संसदका सदस्यहरूलाई सामूहिक सम्बोधन गर्नु भएको छ आज कङ्ग्रेस नेता एवं पूर्व प्रधानमन्त्री शेरबा शेरबहादुर देउवाले गर्ने रात्रिभोजमा सहभागी हुनुहुने बताइएको छ लुम्बिनीबाट फर्केपछि उहाँलाई आजै दिउँसो काठमाडौँमा नागरिक अभिनन्दन समेत गरिने कार्यक्रम तय भएको छ अफगानिस्तानमा भएको दोस्रो चरणको राष्ट्रपतिको चुनावमा साठी प्रतिशत मत खसेको अनुमान गरिएको छ गत छ अप्रेलमा भएको राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेद्वारले पचास प्रतिशत मत प्राप्त गर्न नसकेपछि हिजो दोस्रो चरणमा मतदान भएको थियो मतदानका क्रममा सुरक्षा व्यवस्था कमजोर भएपछि एक सय साठीवटा मतदान केन्द्र बन्द गर्नु परेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ दोस्रो चरणको चुनावमा पनि दुईजना उम्मेद्वार मात्रै चुनावी प्रतिस्पर्धामा रहेका छन् प्रतिस्पर्धामा पूर्व विदेश मन्त्री समेत रहेका अब्दुल्ला अब्दुल्ला र विश्व ब्याङ्कका पूर्व अर्थशास्त्री असरफ गनी चुनावी मैदानमा उत्रिएका हुन् चुनावका बेला सुरक्षा व्यवस्था कडा पारिएको बताइए पनि चुनावका क्रममा भएको हिंसामा पचासजनाभन्दा बढीको मृत्यु भएको छ हिजो भएको राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतदानमा देशभर सुरक्षा व्यवस्था कडा पारिए पनि विभिन्न ठाउँमा आतंकवादी हमला भएको अधिकारीले बताएका छन् र विश्वकप फुटबल अन्तर्गत आज बिहान सम्पन्न भएका खेलमा आइभरी कोस्ट इटली र कोस्टारिका विजयी बनेका छन् भने गैरातीको खेलमा कोलम्बियाले विश्वकपमा विजय सुरुवात गरेको छ बिहान साढे आठ बजी सम्पन्न खेलमा आइभरी कोस्टले जापानलाई दुई एक गोल अन्तरले पराजित गर्यो भने बिहान सम्पन्न खेलमा इटलीले इङ्ल्यान्डलाई दुई एक गोल अन्तरले पराजित गरेको हो त्यस्तै आज बिहानको खेलमा कोस्टारिकाले उरुग्वेलाई पराजित गरेको छ कोस्टारिकाले उरुकबेलाई तिन एकले पराजित गरेको हो दुई पटकको विश्वकप विजेता उरुग्वेलाई पराजित गरेर कोस्तारिकाले अप्रत्याशित जित हासिल गरेको छ गैरातीको खेलमा कोलम्बियाले क्रिसलाई तिन शून्य गोल अन्तरले पराजित गरेको थियो विश्वकप फुटबल अन्तर्गत आज राति र भोलि बिहान थप तीनवटा खेल हुँदैछन् हस्त दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भएँ नमस्कार यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर